कालजै नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज नेपाली संगीतको स्वर्णिम युगमा अमूल्य र अतुलनीय योगदान पुर्याउने श्रेष्ठ साधकमा समर्पित सांगीतिक श्रृंखला अजर अमर गीतहरूको एक सय उनाचासौं श्रृंखलामा शालीन अभिवादन छ हाम्रा श्रद्धेय प्राविधिक मित्र शशीन्द्र गौतमका साथमा यो प्रस्तोता प्रकाश सामीको आजको श्रृंखला नेपाली जनका प्रिय गायक फतेमानमा समर्पित छ फतेमान राज भण्डारी गायनको आकाशमा विशेष गरेर नाति काजीका संगीतका कारण सर्वाधिक चर्चित भए मर्न बरू गाह्रो हुन्न तिम्रो माया मार्न सकिन बोलको गीत त्यसै गरिकन यादव खरेलकै शब्दमा यस्तो पनि हुँदो रहेछ जिन्दगीमा कहिले कहिले तर फतेमानको गायनको श्रृंखला रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो गाएपछि सर्वाधिक लोकप्रिय भयो फतेमान राजभण्डारी देहान्त हुँदा उनको परिवारले फतेमान राजभण्डारीका शुभेच्छुकले राष्ट्रिय गीतका गायकलाई राष्ट्रिय झण्डा ओढाएर विदाई गरिन्छ होला भन्ने आश गरेका थिए तर तत्कालीन प्रधानमन्त्री खिलराज रेग्मीले म आफै आएको छु राष्ट्रिय झण्डा किन चाहियो र भनेपछि परिवार र स्वजन निराश भएका थिए आज फतेमान राज भण्डारीको अम्बर गुरूङको संगीतमा अमर गुरूङको साथमा गाएको यो गद्य कविताका पिता गोपाल प्रसाद रिमालको शब्दको गीतबाट यो अङ्क शुभारम्भ गर्न चाहन्छु रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो जो रगत सही अटल यो झुके न यो कहिले लत्रे न यो कहिले जङ्गी निशान हाम्रो हिमाल जय अटल यो झुके न यो कहिले लत्रे न यो कहिले जङ्गी निशान हाम्रो यो जन्मदै जगतमा कैयौँ प्रहार आए साम्राज्य दुई हारे हारे निशान रातो चन्द्र सूर्य गायक फतेमान राजभण्डारी एक साधारण परिवारमा जन्मेका र पाशुपत क्षेत्रको वरपर भजन गाएर र भजनमय आफ्नो स्वरलाई विशिष्टता दिएर अघि बढी गायक साधक थिए फतेमान राजभण्डारीको पुण्यतिथि आगामी महिना पर्छ बेला अजर अमर गीतहरू एक सय त्रिसाठी अङ्क पुगेको हुन्छ र अजर अमर गीतको एक सय उनासठीौं श्रृंखला अजर अमर गीतहरूको वार्षिक कार्यक्रम पर्छ र त्यही सन्दर्भमा हामी गोपाल योञ्जन विशेष कार्यक्रम पनि त्यही बेला हुनेछ र त्यति बेला नै युग गायक फतेमान राज भण्डारीको सम्झनामा एउटा सांगीतिक स्मृति ग्रन्थ प्रकाशित हुँदैछ प्रदिमन जोशीको सम्पादकमा फतेमान राज भण्डारीप्रति फतेमान राज भण्डारीका गीतलाई माया गर्ने संगीतलाई माया गर्ने र उनको व्यक्तित्वलाई माया गर्ने स्वजनहरूको सम्झना त्यही हुन सक्छ गोदावरीबाट सुजनपुरी लेख्नुहुन्छ निकै नै सरल व्यक्तित्व पशुपतिनाथ संगीत कला प्रतिष्ठानमा हरेक एकादशीमा जाने क्रममा उहाँसँग चिन्जान भयो यति सरल हुनुहुन्थ्यो कि शान्त जस्तै उहाँले संगीत सिकाइदिन्छु आफूले जानेकै सिकाउने हो भन्नुहुन्थ्यो मेरो घर गोदावरी कुण्ड टाढा भएर उहाँको घरमा जान गाह्रो थियो अर्को अर्कोचोटि आउँदा मलाई सुनाउनुपर्छ भन्नुभएको थियो तर मौका जुरेन सुजनपुरीको यो दुखान्त शब्दसँगै सुशीला सिलवालले पनि लेख्नु भएको छ नमस्कार आज यो अजर अमर संगीत मार्फत फतेमान ज्यूको चिर शान्तिको कामना गर्दछु फतेमान केही वर्ष अघि पशुपतिनाथमा पुजारी हुनुहुन्थ्यो म लाइनमा पालो कुरेर दर्शन गर्ने पालो आयो ढोकामा टीका लग, टिका लगाइन लगाउन उहाँ बस्नु भएको रहेछ उहाँलाई देख्नासाथ झ्याम्मै अंगालो हालेको आजै जस्तो लाग्छ फतेमान राजभण्डारीको व्यक्तित्वमाथि यी टिप्पणीहरू हाम्रो फेसबुकमा र हाम्रा ट्वीटरमा मेन्सन गर्नुभएको छ उमेश सिगदेलजीले फतेमान राजभण्डारी रातो र चन्द्र सूर्य शरीरको हरेक रौं खड़ा हुन्छ यो गीत सुनेर म राष्ट्रिय गीत यसैलाई मान्छु भनेर उहाँले उल्लेख गर्नुभएको छ त्यसै गरी आशिष खनालले आजको एक सय उनाचासौं श्रृंखला विशेष कार्यक्रम सुन्न बुटोलमा प्रतीक्षामा छु युबेन लेख्नुहुन्छ कार्यक्रमको पर्खाईमा आज फतेमानको बारेमा धेरै कुरा जान्न इच्छुक छु त्यसै गरी अमेरिकाको डेनबरबाट धना पौडेलजीले पनि कार्यक्रमको सफलताको लागि र मर्न बरु गाह्रो हुन गीतलाई चयन गरेर आफ्नो प्रतिक्रिया दिनुभएको छ फतेमान राजभण्डारीका जीवनका केही रमाइला पक्षहरू पनि छनृ शाही शासनकालमा राजा महेन्द्रको निधन भएपछि त्यो हात्ती काटो खाने ब्राह्मणले लिलाममा बिक्री गर्यो र फतेमान राज भण्डारीलाई उनका केही साथीहरूले दिए र उनले त्यो हात्ती लिलामको टेन्डरमा निवेदन हाले संयोगले फतेमानले नै त्यो हात्ती पाए पाँच हजार रुपियाँमा पाँच हजार रुपियाँमा किनेको हात्ती पाल्न फतेमानलाई लाखौं रुपियाँको दुःख भयो राति हात्ती कराउने छरछिमेकीहरूको गुनासो हात्तीले धेरै खाने र हात्तीको माउतेले त्यतिकै धेरै तलब खाने खानेकुरा धेरै खाने फतेमान हायल कायल भए र उनले फेरि त्यो हात्ती पाल्न गाह्रो भएर आफैले एउटा पत्रिकामा विज्ञापन दिए हात्ती बेच्ने भनेर हात्ती किन्ने मान्छे कोही भएन बल्ल बल्ल काठमाडौँको बाहिर उपत्यका बाहिरको तराई भागका राणाहरूले त्यो हात्तीमा रूचि लिए जब त्यो हात्ती मोल मोलाईमा मिलेपछि किनेको भन्दा आधा पैसामा उनले बेच्नु स्थिति आएपछि हात्ती लिएर उनी यहाँबाट वीरगंजतर्फ लागे र बाटोभरि हात्तीले दिएको दुःख र प्रहरीले दिएको यातनाका बारेमा फतेमानले यो कथा कुनै दिन नाटककार उपन्यासकार विजय मल्ललाई सुनाए र विजय मल्लले त्यसैमाथि एउटा नाटक लेखे किसी न्यायम मदनमान अर्थात हात्ती किन्ने मदनमान नामक नाटक लेखे त्यही नाटकबाट हरिवंश आचार्यले हात्ती पाल्ने माउतेको भूमिका र मदन कृष्णले हात्ती किन्ने मदनमान अर्थात फतेमानको भूमिका निर्वाह गरे र पहिलो पटक हरिवंश आचार्यले विभाषी भए पनि नेवारीमा नाटक खेले यस नाटकमा मदन कृष्ण श्रेष्ठ हरिवंश आचार्य सूर्यमाला शर्मा प्राय गैर नेवारहरू सबैले नेवारी बोलेर अभिनय गरेका थिए यद्यपि मदन कृष्ण श्रेष्ठ पनि नेवार भए पनि उनको नेवारी काठमाडौँभन्दा बाहिरको हुनाले यो नाटकमा उनले फतेमानको शैलीको नेवारी बोल्न उनलाई गाह्रो भएको थियो र फतेमानको त्यो हात्ती किन्ने कथामाथि निकै रोचक प्रसंगहरू बेला बेलामा विजय मल्लले नाटक मार्फत र आफ्नो कथा मार्फत प्रस्तुत गरेका थिए प्रज्ञा प्रतिष्ठानमा फतेमान गायकका रूपमा सम्बद्ध थिए त्यही हुँदा उनले गणेश रसिकसँग गाएको यो युगल गीत एउटा यादको रूपमा प्रस्तुत छ हे नवधु मेरी मैतिर आइन् सिरनी होरी मैतिर आइन् सिरनी होरी कंतीले सम्हाले कि ललित कि मूर्ति पाइतालाको महुरले पल्लिए धरती हाइलो कन्तीले सम्हाले कि ललित कि मूर्ति पाइतालाको महुरले पल्लिए धरती पाइतालाको महुरले पल्लिए धरती भर्खरै आइन् भैमा उतरी बन्नु भन्दा पहिले दैवी बन्छन् जन्ने कल्पना नै कति राम्रो नवधु भन्ने है प्रिया बन्नु भन्दा पहिले देवी बन्छन् जन्ने कल्पना नै कति राम्रो नववधु भन् कल्पना नै कति राम्रो नववधु भन् लेकाली परिवारका एक प्रमुख गायक गणेश रसिक र फतेमान राज भण्डारीको युगल स्वरको यो गीतसँगै कवि मुरारी सिगदेलले आज फतेमान विशेषमा हार्दिक स्मरण र कार्यक्रमको सफलताको कामना गर्नुभएको छ त्यसै गरी कथाकार अतुत पाण्डे लेख्नुहुन्छ मेरो अत्यन्त मनपर्ने गायक गायनमा नवीनता शैली कायम राख्ने मानक पहिचान राखिरहने अति सफल गायक फतेमान राजभण्डारीज्यूको आजको अजर अमर गीतमा समेटिनी यो बहार बनेर आउने गीतहरूको स्मरण गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु भन्नुभएको छ भने पाल्पाबाट राजेश्वर उदयले र विराटनगरबाट रश्मि अमात्यले पनि फतेमान राजभण्डारीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुभएको छ राजेश्वर उदय लेख्नुहुन्छ फतेमानज्यूको आत्माको चिर शान्तिको कामना गर्दै आजको श्रृंखलाको बारेमा पढ्दै गर्दा तानसेनमा प्रत्यक्ष अवलोकन गरेको फतेमान राजभण्डारीज्यूको पहिलो र अन्तिम एकल साँझको स्मरण भयो सैसाठी वर्षको उमेरमा मर्न बरू गाह्रो हुन्न सान्नानीको गालैमा कालो कोठी रहेछ आदि कालजै गीतहरूमा करिब दुई घण्टा कार्यक्रममा प्रत्यक्ष प्रत्यक्षदर्शी हुँदा आँखा धेरै पटक रसायो त्यो उमेरमा पनि गीत संगीतमा क्रियाशीलता देख्दा मन भरिएर आयो सम्झना गराइदिनुभयो जीवनको सुन्दर पलको रिडी काली भेट भयो दोभानेमा र मर्न बरू गाह्रो हुन्न अत्यन्त मनपर्ने गीतमा सम्झिन्छु भनेर लेख्नुभएको छ भने दिल्ली सेवा कोटीले हप्तामा तीन दिन होइन सातै दिन अमर गीतहरू सुन्न पाए कति जाति भनेर लेख्नुभएको छ प्रेम नारायण लेख्नुहुन्छ यो गर्मीको ठाउँमा फतेमानको विशेष अजर अमर सुनेर आजको रातको शीतल हुनेछ धन्यवाद प्रकाश दाजु आज फतेमान विशेष कार्यक्रमको लागि युएई आबुधाबीबाट प्रेम नारायणजी फतेमान राजभण्डारीका सांगीतिक गुरूका रूपमा नाति काजीको सम्झना गर्न सकिन्छ भने उनलाई गायनमा उच्चतामा पुर्याउने अर्का संगीतकार शिवशंकरको शंकरको सम्झना गर्न सकिन्छ तर तेस्रो प्रमुख संगीतकारका रूपमा नारायण गोपालको उपस्थिति आउँछ नारायण गोपाललाई फतेमानसँग चिनाइदिने व्यक्ति थिए विश्व प्रसिद्ध सितार वादक नरेन्द्र बाटाचू दृष्टिविहीन सितार वादक नरेन्द्र बाटाजु पण्डित रविशंकरका शिष्य थिए र उनी नायकन तल्ला निवासी थिए नायकन तल्ला असनबाट केही भित्रको एउटा टोल थियो जहाँ त्यति बेला कवि दुर्गालाल श्रेष्ठ गायक वीरगुराम श्रेष्ठ त्यसै गरी समाजसेवी काशीलाल श्रेष्ठ पत्रकार पद्मरत्न तुलादर यी धेरैको जमघट हुने एउटा ठाउँ थियो त्यही नरेन्द्र बाटाजुले फतेमान र नारायण गोपालको परिचय गराइदिएपछि नारायण गोपालले आफ्नो जीवनमा संगीत गरेका गीतहरू आफ्नो स्वरपछि कन्हैया कुमार त्यसपछि फतेमानको स्वरमा रेकर्ड गरेका थिए फतेमानको स्वरमा भैरवनाथ रिमाल कदमको राष्ट्रिय भावको यो गीत नारायण गोपालको संगीतमा शान्तिको धारा सदैव कलकल बग्ने नेपाल शान्तिको धारा सदैव कलकल बग्ने नेपाल विश्वको महान श्रीकार विराजमान शान्तिको धारा सदैव कल बग्ने नेपाल संकेत पहले यही नहीं दिए संकले सृष्टि को संकेत पहले यही नहीं दिए संकले उत्पत्ति यही धर्मको सन्देश निरन्तर गुन्जुन्छ चारै हरेक प्रहर चम्कन्छ अमर प्रकाश ज्योतिको शान्तिको धारा सदैव कल कल बग्ने नेपाल हरा भरा भई सुबास ममरी चल्दछ चौतर्फी हरा भरा हरियाली स्वर सम्राट नारायण गोपाल फतेमान राजभण्डारीलाई महाराज भन्थे र फतेमान पनि स्वर सम्राटलाई महाराज नै भन्थे नारायण गोपालको हरेक कलाकारसँग सम्बोधन गर्ने अलग अलग शैली हुन्थ्यो गायिका दिलमाया खातीलाई नारायण गोपाल दोष्ट भन्थे गोपाल योन्जनलाई मिज्जु भन्थे दिव्य खालिङलाई सोम भन्थे कहिलेकाहीँ नारायण गोपाल आफ्नो प्रिय गाजा पदार्थ पिउनु पर्यो भने फतेमानको घर पुगे र पशुपति पछाडिको बनहारीतिर गएर महाराजसँग उनी त्यो अवैध पदार्थको सेवन पनि गर्थे नारायण गोपाल र फतेमानका बीचको घनिष्ठतालाई धेरैले अलग अर्थमा पनि हेरेका छन् तर तीनै फतेमान नारायण गोपाल संगीत कोषद्वारा सैसाठी वर्षको उमेरमा स्वर सम्राट नारायण गोपाल स्मृति सम्मानद्वारा सम्मानित हुँदा भावुक भएका थिए त्यो पुरस्कार दिने निर्णय गर्दा गीतकार क्षेत्र प्रताप अधिकारी स्वयं पनि भावुक भएका थिए उनले भनेकै थिए छैसाठी वर्ष पुगेर पनि गीत गाइरहेका हिँडिरहेका यी युग पुरूषलाई सम्मान नगरेर कल्लाई गर्ने तर यस्ता महान गायकलाई नेपाल राष्ट्रबाट दिइने महत्वपूर्ण पुरस्कार संगीतका ठूल्ठूला पुरस्कार उनले कहिले पाएन ती चाहे इन्द्र राजेसिंह पुरस्कार होस् वा जगदम्बा श्री पुरस्कार होस् तर जनताको माया सम्मान फतेमानले सदैव पाइरहे कहिलेकाही हाम्रो समाज यति व्यस्त हुन्छ सम्झिनुपर्ने मान्छेलाई पनि हामीले कहिलेकाही बिर्सिरहेका हुन्छौं नेपालमा धेरै साहित्यकारलाई कवि लेखक बनाउने नेपालको पहिलो कला समीक्षक मानिने नारायण बहादुर सिंहको सम्झनामा नारायण बहादुर सिंह पत्रकारिता पुरस्कार स्थापित भएको छ यही वर्ष ललित कला पत्रकार समाज नेपालले यो पुरस्कारको स्थापना गरेको छ एउटा खुशीको खबर हो भने भोलि चलचित्र नायक श्रीकृष्ण श्रेष्ठको पुण्यतिथिको उपलक्ष्यमा उनको जीवनीमा आधारित पुस्तक सम्झनामा अमर नायक भोलि विमोचन हुँदैछ संचार मन्त्री मिरेन्द्र जालको हातबाट रूसी सांस्कृतिक केन्द्रमा यी दुई घटनासँगै फतेमान राजभण्डारले फेरि सम्झना गरौं फतेमान राज भण्डारीले केही वर्ष गीत गाउन पनि छोडे नेपाल प्रज्ञा प्रतिष्ठानको जागिर कम तलब त्यसपछि फेरि पसल व्यवसाय शुरू गर्नु पसल व्यवसाय पनि लाभदायी नभएपछि फतेमानमा किसिमको निराशा आयो र उनको दाँत अघिल्लो गीत गाउने दन्ती लहर नै प्राय उनको झरिसकेको हुनाले दाँत नराखुन्जेल उनी जनसमस्या हुन रूचि राखेनन् र उनले दुई हजार छप्पन्न सन्ताउन्न सालमा आरबीए फिल्मसबाट आफ्नो पहिलो गीती एल्बम प्रेम पीड़ा प्रकाशन गरेपछि विस्तारै फतेमान फोटो खिचाउन थाले पत्रिकामा आउन थाले अनि उनी फेरि सार्वजनिक स्थलमा एकल गायन प्रस्तुत गर्न आए आफ्ना प्रिय गीतहरूका साथमा त्यसमध्येको एउटा लोकप्रिय गीत छ तीर्थराज तुलाधरको शब्द नातिकाजीको संगीतमा मर्न बरु गाह्रो मर्न बरु गाह्रो तिम्रो माया मर्न सकिन्न तिम्रो माया मर्न बरु गारो मर्न बरु गाह्रो न तिम्रो माया मार्नै सकिन्न तिम्रो माया बसंत को हरियाली फुल सँगै वैली जान्छ बसन्तको हरियाली फुल वैली जान्छ निलो भिको सेतो बादल हावा सँगै तर तिम्रो न्यानो माया तर तिम्रो न्यानो माया अझै पनि न्यानो नै छ तिम्रो माया मार्नै सकिन्न तिम्रो माया मर्न बरु गाह्रो हुन्न मर्न बरु गाह्रो हुन्न तिम्रो माया मर्न सकिन्न तिम्रो माया धेरै लामो बाटो हामी सँगै सँगै हिँडिसक्यौँ धेरै लामो बाटो हामी सँगै सँगै हिँडिसक्यौँ टाढा टाढा कता कता हामी दुबै पुगी तर अन्त्य यसको तर अन्त्य यसको भन्न अझै मनै भएन तिम्रो माया युवराजजीले यो गीत सुन्ने इच्छा भयो भनेर आफ्नो इच्छा जाहेर गर्नुभएको छ भने सुजन घिमिरे धना पौडेलले पनि यो कार्यक्रम सुन्दै गरेको टिप्पणी गर्नुभएको छ धना पौडेल लेख्नुहुन्छ कल्पना नै कति राम्रो नववधु भन्ने फतेमानको अघिल्लो गीतका बारेमा उहाँको यो टिप्पणी आत्मीय नेपाली लेख्नुहुन्छ शान्तिको धारा सदैव कलकल बग्ने नेपाल श्रद्धा सुमन सांगीतिक नक्षत्र फतेमानलाई भनेर लेख्नु भएको छ फतेमान राजभण्डारीको यो कालजय गीतका गीतकार तीर्थराज तुलाधर नेपालमा भाषा अनुवाद अंग्रेजीको अध्यापनमा निकै लोकप्रियता पाएका र विशेष गरेर पुस्तक अध्ययन गर्न सक्ने धेरै नेपालीहरूमध्ये तीर्थराज तुलाधरको नाम अग्रपंक्तिमा आउँथ्यो जीवनको अन्त्यकालमा पढ्नका लागि उहाँले केही किताब सञ्चय गरेर राख्नु भएको थियो तर आँखाले विस्तारै दोखा दिएपछि उहाँ अलि विराग हुनुभयो र वैराग हुनुभयो र एक बिहान उहाँले आफ्नै घरको छानाबाट आत्महत्या गर्नुभयो पुस्तक पढ्न नपाएको पीड़ामा तीर्थराज तुलाधरका भाइ दमन तुलाधर पनि नेपालका एक अत्यन्त चर्चित भाषा अनुवादक र साहित्यसेवी हुनुहुन्थ्यो तीर्थराज तुलाधरका धेरै कम गीत मध्ये यो गीत निकै लोकप्रिय मानिन्छ र यही गीतका कारण हामी तीर्थराज तुलाधरलाई सदैव सम्झिन्छौं फतेमान राजभण्डारीको स्वर र अर्का संगीतकार मदन परियारको संगीतमा नरेन्द्र बहादुर भट्टको शब्दको यो गीत अंधकार में आभासै पाएन हाँस्न जानी नातिकाजी शिवशंकर अम्बर गुरूङपछि नारायण गोपाल र मदन परियारका धेरै गीत फतेमानले गाए मदन परियार निकै कम समयमा दिवंगत भएका एक संगीतकार हुन् उनी एक कुशल वाद्यवादक पनि हुन् उनी जीवन संघर्षका निम्ति भारतको मुम्बई पनि गए मदन परियार काठमाडौँको महाबौद्धमै उनको जीवनको धेरै क्षण बित्यो र उनकी छोरी गायिका सपनाश्री र उनका छोरा जितेन्द्र परियार जसको सामूहिक निधनपछि मदन परियारमा एक किसिमको वैराग्य आयो र उनी धेरै मध्यपानको सेवा गर्न थाले र उनको कम उमेरमै निधन भयो मदन परियारको संगीतमा भर्खरै सुन्यौं फतेमानको स्वर साहित्यदास भास्कर तुवालो लेख्नुहुन्छ फतेमान राजभण्डारीको मर्न बरू गाह्रो हुन्न भन्ने गीत बिहान उठ्नको लागि अलार्म टोन राखेको छु यति मनपर्छ कि बयान गरेर साध्य छैन भनेर लेख्नु भएको छ त्यसै गरिकन लोकगायक विमल डाङ्गी लेख्नुहुन्छ विमल डाङ्गी जो आफै पनि चर्चित गायक हुनुहुन्छ उहाँ लेख्नुहुन्छ पशुपतिनाथमा भएको प्रत्यक्ष कार्यक्रममा भेट भएको याद आयो भनेर त्यसै गरी कतारबाट सिद्रा मेडिकल रिसर्च सेन्टरबाट पीआर काफले लेख्नुहुन्छ देश विदेशमा जतासुकै अति लोकप्रिय छ उत्तरोत्तर प्रगतिको कामना गर्दछु यो कार्यक्रमको लागि फतिमान विशेष आजको कार्यक्रम रोचक होस् भनेर उहाँले कामना गर्नुभएको छ उहाँले बनाइ खायो दडौलेरी गीत उहाँले रोजाइमा राख्नुभएको छ आज फतेमानका अन्य गीतहरूभन्दा चर्चित गीतभन्दा पनि अनेक संगीतकारसँग काम गरेका फरक फरक गीतहरूमध्ये अब अर्को गीत छ फतेमान भन्दा पछिल्लो पुस्ताका संगीतकार दीपक जंगमको संगीतमा केशवमान प्रधानको शब्दमा यो लोकप्रिय गीत बिर्सेर दिन टाढा टाढा भइदियो मेरा ती आशाहरू कता कता छरिक दियो गिरिशरते दिनहरू टाढा जीवन दिन्छु भन्थौ तिमी आँसु दिई गई गयो खुसी दिन्छु भन्थौ तिमी पीडा नेपाल प्रज्ञा प्रतिष्ठानका प्रशासन प्रमुखका रूपमा आबद्ध केशवमान प्रधान जोले अहिले दिवंगत भइसक्नुभयो उहाँको शब्दमा दीपक जंगमको संगीतमा फतेमान राजभण्डारीको स्वरको यो गीत पत्रकार श्याम रिमाल लेख्नुहुन्छ सम देवकोटा र लेखनाथको करूणा दया र ममता भावको पहिलो अक्षर लिएर कदम बनिएका भैरवनाथ रिमाल कदमको विशेष गीत सुन्न पायो धन्यवाद भनेर भन्नुभएको छ भने यही गीतका बारेमा धना पौडेल लेख्नुहुन्छ मर्न बरु गाह्रो हुन्न सायद यस्तै गीतलाई सदाबहार गीत भनिन्छ होला शब्द संगीत र आवाजको उत्कृष्ट त्रिवेणी राम रिमालले पनि यही पंक्तिलाई दोहोऱ्याउनु भएको छ र आजको कार्यक्रममा फतेमान राज भण्डारीका गायनका केही अनेक पक्षका पनि चर्चा गरौं गणेश रसिकसँग गाएको लोक लयको गीत तारादेवीसँग गाएको घिन्ताङमा घिन्ताङ मादलै बज्यो जस्तो गीत र फतेमानलाई भारतका चर्चित भजन गायक अनुप जलोटाले सँगै गीत गाउँदा नेपालका भजन शिरोमणि भनेर सम्मान गरेका थिए र ती फतेमानको भजन गीत नबजाइकन अजर अमर गीतहरू सार्थक नहोला जस्तो छ यहाँ सन्तोष कुमार ढकालको चयनमा हे निराकार निरञ्जन प्रभु भैरव यो फतेमानको स्वरमा हे निराकार निरञ्जन प्रभु प्रार्थना है निराकार निरंजन प्रार्थना सजगर सर्वदा तू देख सकूं हे निराकार निरंजन हो प्रार्थना जीवन सार्थक पार्न प्रभु ज्ञानी बनी पुण्य कर्म जीवन सार्थक पार्न प्रभु ज्ञानी बनी पुण्य कर्म प्रेम भावन अहंकार त्यागी सबमा समान देख्न सकु हे निराकार प्रार्थना सधैँ गर्न सकूँ सर्वदा तिमी हो प्रभु सदा मनमा देख्न सकूँ हे निराकार निरञ्जन प्रभु प्रार्थना भजन गायक प्रतिमान राज भण्डारी जसको जन्म नै पशुपतिको वरपर भयो र जीवनको सम्पूर्ण समय त्यही बित्यो सुभाष ढुङ्गेल लेख्नुहुन्छ राजनीतिमा गणेशमान सारङ्गीमा झलकमान गीत लेखनमा राममान र गायनमा फतेमान यी चारै व्यक्तित्वहरूमा मेरो तर्फबाट सधैँ मान सम्मान भनेर लेख्नु भएको छ फतेमान राज भण्डारीले आफ्ना समकालीन संगीतकारका गीत त गाए नै नातिकाजी शिवशंकर अम्बर गुरूङ तर उनले आफूभन्दा पछिल्लो पुस्ताका संगीतकारलाई पनि माया गरेर गाएका छन् विशेष गरेर पछिल्लो पुस्ताका संगीतकारमा सम्बुजित बासकोटाको संगीतमा भैरवनाथ रिमाल कदमको यो गजल शैलीको गीत आधार हरो रेखा यो आँखा सामु सधैँ नै आजको कार्यक्रममा फतेमानका गीतहरू बजाउने क्रममा विदाईको अन्तिम क्षणमा फतेमानको अत्यन्त लोकप्रिय गीत बनै खायो दडलुले प्रस्तुत गर्न चाहन्छु यो गीत नारायण गोपालले आफै गाउनका निम्ति संगीत गरेका थिए तर यो गीत त्यस समयमा रेकर्ड हुन सकेन र पछि नारायण गोपालले आफ्नो अन्तर्राष्ट्रिय कार्यक्रममा यो गीतलाई आफ्नै आवाजमा गाए नारायण गोपालको संगीतमा यो रेकर्ड भएको गीत र नारायण गोपालकै स्वरमा पनि उपलब्ध छ र पछि यस गीतलाई युवा गायक शैलेश सिंहले पनि गाउनु भएको छ बनै खायो दडोलेर गीतसँगै आजको यस कार्यक्रमबाट प्राविधिक मित्र सशिन्द्र गौतम र म विदा माग्छौ भोलिको विशेष भेटघाट रहनेछ भी